कसरी कहाँ लुकाऊ तिमीलाई अरूदेखि डर लाग्छ धेरै धेरै चोरी लाग्छ कि कतै म बाँच्न सक्दिन तिमी बिना म भुल्न सक्दिन तिमी कविता छोपिराखु आँसुले बगाउँछ कि मुटुभित्र तुनिराखु भित्रै कुम्सन्छ कि जुन छ वरिपरि तिमीलाई नै आँखाभित्र छोपिराखु आँसुले बगाउँछ कि मुटुभित्र दुनिया